Strappy cover. नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज अब ट्राफिक खबर विस्तारमा बुटवलबाट दुध लिएर काठमाडौँ जाँदै गरेको ट्याङ्कर धादिङको जोगीमाराबाट त्रिशुली नदीमा खसेको छ बा एक पाँच चार चार नम्बरको ट्याङ्कर त्रिशुलीमा खस्दा दुईजना बेपत्ता भएका छन् भने एकको उद्धार गरिएको छ दुर्घटना परि ट्याङ्कर चालक रूपन्देही बुद्धनगरका यज्ञ बहादुर थापा र अर्का एक यात्रु हराइरहेका छन् बिहिबार राति करिब एक बजीतिर ट्याङ्कर त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ दुर्घटनामा घाइते भएका ट्याङ्करका सहचालक प्रकाश पौडेलको भने काठमाडौँमा उपचार भइरहेको छ सडकमा जमेको माटो र बालुवाका कारण ट्याङ्कर सडकबाट चिप्लिएर नदीमा खसेको नसक्ने प्रहरीले अनुमान गरेको छ तिरुश्री नदीमा बाढी आएका कारण हराइरहेकाहरूको खोजीमा कठिनाई भएको प्रहरीले जनाएको छ तिरुश्रीमा डुबेको ट्याङ्करलाई नदीले बगाएर करिब पन्ध्र मिटर तल पुर्याएको छ ट्राफिक खबर राजमार्ग अन्तर्गत सिन्धुलीको खुरकोट थोक खण्डमा पहिरो जाँदा आज बिहानदेखि यातायात अवृद्ध भएको छ यातायात अवृद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्रमा परेका छन् झोली रातमाटामा माथिबाट खसेको पहिरो राजमार्गमा थुप्रिँदा यातायातका साधन चल्न सकेका छैनन् पहिरो पन्सा र यातायात खुलाउने प्रयास भइरहेको प्रहरी नाव प्रेक्षक सानुराम भट्टराईले बताउनुभयो ट्राफिक खबर रत्नगरमा हिजो गाडीको ठक्करबाट एकजनाको ज्यान गएको छ रत्नगर तिनका साठी वर्षका गङ्गाबहादुर पराजुलीको गाडीको ठक्करबाट ज्यान गएको हो बिहान छ बजे गाडीको ठक्करबाट गम्भीर घाइते भएका पराजुलीको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा बिहान पाउने सात बजे निधन भएको जिल्ला